अभिव्यक्तिको अर्को माध्यम उद्गार एकै देश अनेक जात थरमा राई र लिम्बू महु एकै देश अनेक जात थरमा राई र लिम्बू महु साँच्चै धीर धिमाल वीर बलियो कोचे र मेचे महु राज्य छैन र राजवंशी भनिने ते राजवंशी महु गनगाई र सतार पूर्वतिरका पूर्वीय थारू महु गनगाई र सतार पूर्वतिरका पूर्वीय यथारू महु राज्यै छैन र राजवंशी भनिने त्यही राजवंशी हुम गनगाई र सता र पूर्वतिरका पूर्वीय थारू हुम धरा कवि डाक्टर नवराज लम्साल कवि नवराज लम्सालका यिनै कविता हरफबाट आजको उद्गारको उठान गरेका छौ कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी राधिका ओझा र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौं एकै देश अनेक जात थरमा राई र लिम्बु महु साँच्चै धीर धिमाल वीर बलियो कोचे र मेचे महु राज्यै छैन र राजवंशी भनिने त्यही राजवंशी महु गनगाई र सता र पूर्वतिरका पूर्वीय थारू महु कवि नवराज लम्साल यतिखेर रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रम उद्गारमा स्वागत गरेँ मैले यहाँलाई धन्यवाद धेरै धेरै धन्यवाद आज हामी कविताको संलाप गर्छौँ र यहाँ हामी आफ्नै घरमा आफै पाहुना जस्तो सँगै बसेर कविताको कुरा गरिरहेका छौँ आफ्नो घरमा आफै पाहुना त भन्नुभयो मैले रेडियो नेपालको कर्मचारी भनेर मैले यहाँलाई स्वागत गरेको होइन नि त एउटा राम्रो कवि भनेर धेरै धेरै कार्यक्रममा स्वागत गरेको र श्रोताहरूले पनि अन्यथा मान्नुहुने छैन मलाई अलिक अप्ठ्यारो महसुस भएको थियो तपाईँको यो वाक्यले चाहिँ मलाई अलिक सहज भयो म खुलेर बोल्छु होला <laughs> धरा लिएर आउनु भयो है दोस्रो महाकाव्य सपनाको दस्तावेज यसका लागि मैले दस वर्ष मेहनत गरेको छु दस वर्ष धरामै बिचमा अरू कामहरू पनि गरेँ तर मैले यो धराको विषयवस्तुमाथि यो विषयवस्तुमा महाकाव्य लेख्छु भनेर मैले सुरु गरेको र सुरु सुरुका हरफहरू लेख्न सुरु गरेको सर्लक्क दस वर्ष भयो त्यसो त धराको बारेमा सामाजिक सञ्जालमा पनि धेरै कुरा आइसकेका छन् पत्र पत्रिकामा पनि आइसकेका छन् नवराज लम्सालले फेसबुकमा दुई लाइन लेखेपछि त्यहाँ पाँच सात हजारको कुनै समस्या हुँदैन लाइक कमेन्टमा होइन साथीहरूको माया र सद्भावका प्रति यो धराको कथानक चाहिँ सुनौ न कविता त सुन्नु छँदैछ मेरो पुस्ताले कविता लेख्छ साहित्यका सबै कुरा लेख्छ नेपाली साहित्य उठ्दा नै क्लाइमेक्सबाट उठ्यो शीर्ष एकदम उच्चताबाट उठ्यो महाकवि देवकोटाको शाकुन्तल जस्तो महाकाव्य नेपाली साहित्यले उही बेला पायो गोपाल प्रसाद रिमालको मसान र यो प्रेम जस्ता नाटक अनि बालकृष्णसम्मको प्रेम पिण्ड जस्तो नाटक त्यही बेला पायो अनि नेपाली साहित्यले त्यही बेला पारिजात जस्तो इन्द्रबहादुर राई जस्तो शङ्कर लामिछाने जस्तो साहित्यकारहरू पायो हाम्रो साहित्य उठ्दैमा उच्चता छोएर उठ्यो माधव घिमिरे र कवि शिरोमणि लेखनाथ जस्ता मान्छेहरू भए र त्यो परम्परामा हाम्रो पूर्वीय दर्शनका धेरै कुराहरू त्यही बेला लेखिए नेपाली समाजका धेरै कुरा लेखिए यो पुस्तामा अहिले आएर मैले लेख्दाखेरि मलाई महाकाव्य भनेर नाम राखेर लेख्दाखेरि मसँग अत्यन्त ठुलो जटिलता थियो र मैले तिनवटा कुरालाई ध्यानमा राखेँ नेपाली भूगोल नेपाली संस्कृति र नेपाली इतिहास यसमा मेरो निजी कुण्ठा आवेग आक्रोश वा मेरो माया प्रेम मिलन बिछोडका सामान्य एउटा उमेर जन्ने सामान्य प्रतिक्रियात्मक कविता भन्दा पनि सम्पूर्ण रूपमा तिनवटा चिज छ कि नेपाली इतिहास छ कि नेपाली भूगोल छ कि नेपाली संस्कृति छ म त्यसैभित्र बग्न पाए हुन्थ्यो भन्ने लागेको थियो धेरै पटक यसलाई मैले पुनर्लेखन गरेको छु माझेको छु ताछेको छु दस वर्षका रातहरूमा मैले एक हरफ भए पनि नलेखेको कुनै रात थिएन वा एक पेज भने पनि नपढेको कुनै रात थिएन दस वर्ष पुरै धरालाई मुसारेर मैले सार्वजनिक गरेको धरा सार्वजनिक गर्दाखेरिको एउटा दृश्य मैले झलझली सम्झिराखेको छु जतिखेर मञ्चमा पिताजी र माताजीलाई बोलाउनु भयो र यहाँले मातापिताको चरण ढोग्नुभयो र ढोगिसकेपछि पिताजीले आँसु पुछेको त्यो दृश्य म असाध्यै सम्झिरहन्छु किन भन्दा एउटा टुरो छोरा हुनुको पीडा चाहिँ मैले त्यहाँ पढेको थिएँ कि मेरो बाबाले कमल मनको हुनुहुन्छ असाध्यै धेरै खुसी भयो भने पनि र दुःख भयो भने पनि बच्चाको जस्तै बाबाको आँखामा आँसु बग्छ मैले बाबाको आँखामा आँसु धेरै पटक देखेको छु तपाईँले भन्ने बित्तिकै मैले भावुक पनि भएँ म एकदम फुर्किरहेको थिएँ बाबाको आँखामा आँसु देखेपछि मैले जब ढोगेँ बाबामालाई मेरो हाम्रो के छ भने बाबामासँग सँगै हुँदा हरेक दिन बिहान अहिले पनि बाबामालाई बिहान ढोगेपछि मात्रै मेरो दैनिक कर्म सुरु हुन्छ त्यही कुरा सिकेर होला मेरो छोरो बिहान उठ्ने बित्तिकै बाबा भनेर शिर निहुराउँदै आउँछ टाउकामा हात राख्छु खुट्टा नढोक पर्दैन भन्छु अनि हात राख्छु टाउकामा त्यो मेरो पुस्तै एउटा परम्परा थियो मञ्चमा बाबामा हुनुहुन्छ र ढोग्नुपर्छ भन्ने नभएर अनायासै मैले खुट्टा टेकेर निहुरेर गोडामा ढोगेँ अनि दर्शकदेखि धेरै धेरै ताली बजाएँ त्यसपछि बाहिर रुनुभयो र मलाई पनि एक प्रकारको भावुकता बढाएको थियो साँच्चै पिताजी पनि भाग्यमानी हुनुहुँदो रहेछ एउटा सुपुत्रले सत्कार्य गरेको मञ्चमा त्यसरी उपस्थित हुन पाउनु भनेको पिताजीको पनि त अवभाग्य हो नि त्यतिखेर मैले के सम्झेँ भने गत वर्ष दसैँ आसपास असाध्यै धेरै बिरामी हुनुभएको थियो धेरै दिन अस्पताल राखेका थियौँ र हामीले एक प्रकारको धन्ने आँस मार्ने मार्ने स्थितिबाट पनि सकुशल उहाँलाई हामीले फिर्ता ल्यायौँ त्यो दृश्यले पनि हामीले अलिकति बाउ छोरालाई नै भावुक बनाएको थियो भन्न त भन्नु भएन तर बाले सोच्नुभयो होला गत वर्ष म गम्भीर बिरामी भएको बेला तलमाथि परेको भए आज देख्ने रहेनछु कि भनेर पनि हो कि भन्ने लाग्छ तर त्यो साँझ त्यो कुरा सोध्ने आँट चाहिँ गरी पिताजीको सुस्वास्थ्यको कामना गर्छु उहाँलाई अब कविताको मेलो पसौँ कविता सुरु गरौँ यसमा गद्य पनि छ पद्य पनि छ र केही गीति लयहरू पनि छन् किताब त निकै मोटो थियो चार सय अडचालिस पृष्ठ चार सय अडचालिस पृष्ठ छ छब्बिस सर्ग छ गद्य पद्य र गीति लय सबै छ मलाई छन्दमा लेखे मात्रै कविता हुन्छ वा गद्य लेखे भनेको त छन्दमै पोख्त भन्ने थियो अनि गद्य चाहिँ किन मिसाइयो कर्णमा पनि मिसाएको थिएँ मिसाउनु चाहिँ गद्य मेरा दुईवटा संग्रह आगो छोपेर कतिन्जेल र पाइले विशेष सगरमाथा पनि गद्य सङ्ग्रहहरू नै हुन् दुईवटा मलाई के के लाग्यो भने मैले अघि भन्दै थिएँ मलाई कविता हुनलाई गद्यमै लेख्नुपर्छ वा पद्यमै लेख्नुपर्छ भन्ने गम्भीर आग्रह मलाई छैन विषयवस्तुले कहिलेकाहीँ छन्दको बाटो भएर बक्समा म छन्दमै लेख्छु अनि कहिलेकाहीँ त्यो विषय गद्यमै आउँछ गद्यमै लेख्छु अहिलेसम्म पाठकहरूले बुझेका चाहिँ पद्यमा लेख्ने मात्रै काव्य हुन्छ महाकाव्य हुन्छ भन्ने बुझिरहेका थिए नि सामान्य पाठकहरूले त्यो पनि थियो तर हुन त अब चिसो चुल्लो बालकृष्ण समूहको पनि गद्यमै छ मन्नाथ प्रसिद्धका कतिपय पुस्तकहरू छन्दमा पनि छन् गद्य पनि छन् बालकृष्ण समूहले त नाटक पनि छन्दमै लेख्नुभयो एउटा प्रयोग हो यस मैले चाहिँ दुवै थाली एकै ठाउँमा मिसाएको छु हुन त अखबारहरूले छन्द लिएर आए नवरा लम्साल भनेर पनि लेखे छन्दमा नवरा लम्सालको राम्रो छ भने मैले आफैले भन्दाखेरि अनौठो हुन्छ होला प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई जस्ता समालोचकले त्यो मञ्चमा माधव घिम्रेपछि छन्दमा यसरी खेल्न सक्ने नवरा लम्साल हो भन्नुभयो त्यो मेरो लागि ठुलो पुरस्कार थियो तुलसी दिवस जस्तो वरिष्ठ कविले नवरा लम्सालले जुन धरा लेख्यो तराईका मान्छेले तराई लेखे होलान् पहाड हिमालले पहाड हिमाल लेखे होलान् पूर्व पश्चिमले पूर्व पश्चिम लेखे होलान् एउटा शब्द प्रयोग गर्नुभएको थियो झम्मै नेपाल यसमा छ भनेर भन्नुभएको थियो त्यसबाट म खुसी पनि छु र म अलिकति आत्तिएको पनि छु म सत्तालिस अडचालिस वर्षको मान्छे अहिले त्यो तहका साहित्यकारहरूले त्यस्तो भनिदिँदाखेरि बाँकी जीवनमा म कस्तो कविता लेखौँला र अरू म मेरो साहित्यिक यात्रा कसरी जाला भन्ने कुराले मलाई अलिकति डर डर जस्तो पनि त्रास त्रास जस्तो पनि छ कविता सुनौँ अब तपाईँले उठान गर्नुभएकै कविताका केही हरफहरू पढ्छु अनि म गद्यमा जान्छु यो एउटा यो कविता हुन त कविता पढ्नु यो कविताको भूमिका बाँध्नु राम्रो हुन्न तर हामी अहिले कुन चरणमा छौँ भने म पहाडिया बाहुनको छोरा हुँ संस्कृत पढेर हुर्केको वेद पढेर हुर्केको बाहुन हुँ तर मलाई बाहुन हुनुमा भन्दा नेपाली हुनुमा गर्व छ पहिला म नेपाली हुँ अनि मात्रै बाहुन हुँ अहिले मुलुक तँ राई तँ लिम्बू तँ गुरुङ तँ मगर तँ तराई तँ पहाडको तँ हिमालको तँ पूर्वको तँ पश्चिमको भन्दा देश बाँडिएको बेला मेरो हार्दिक आग्रह छ पहिला हामी सबै नेपाली बनौँ नेपालीभित्रका हामी शाखा हौँ र यी हाम्रा सम्पत्ति हुन् भन्ने लाग्छ र मलाई यो सबै मै हो भन्ने लाग्छ म केही पङ्क्तिहरू सुनाउँछु सुनौ एकै देश अनेक जात थरमा राई र लिम्बु महु साँच्चै धीर धिमाल वीर बलियो कोचेर मेचे महु राज्य छैन र राजवंश भनिने त्यही राजवंशी महु गङ्गाई र सतार पूर्वतिरका पूर्वीय थारू महु चण्डी पालम गाउँदै रस भरे कोशी तरे पश्चिम सेतो सोलु पुगेर सेब्रु धुनमा चाखे हिमाली रङ तोङबा तान्न र टोक्न टक्क सुकुटी कैले सिके खैकुनी सल्लेरी हिउँ फाट सगरको, माथा उभेको मुनि बाहुन हुँ पुरोहित हुने झाँक्री थकाली महु गुम्बाका गुरुबा महु गुरुङ हुँ शेर्पा र धामी महु लारके मै हुँ किसान हुँ मगर हुँ माली हुँ घरती म हूँ थारू पश्चिम दाङ वा धनगढी सौकार डोट्याल हुँ गुप्ता यादव झार राजपुत हुँ डोल्पो र ताङ्बे म हुँ मै छन्ताल कुमाल झा गडदुरा भोटेर भोटे म हुँ साठी शिल्प सुटुक्क खेल्छु सुखमा नयाँ आनन्दन पाखा पर्वत मारमा, उछु अझै चेपाङ छैरोतन तोपके धानु ल ताज पुरिया हायु र हेलमो महु जम्मै हुँ र त एक एक विजयी साझा र सङ्लो महु भन्छन् मध्ये मधे सभा सुन खलो सम्मो तराई मौ ऊर्जा उब्जन उब्जनी जनकको राज्यस्थली इराज हुँ बत्ती झलमल झरझरा छ झिझिया फाटै खुलेको कति मै हुँ त्यो मन मोह मोह मिथिला उसका सयौं संस्कृति आफै राम बराम वर्णन महु आफै म धामी महु आफै हुँ म जिरे लहु नद नदी माझी मुगाली महु बेग्लै जीवन राउटे पनि महु राजी कुसुण्डा महु जो भिन्नै थर गोत्रको प्रवरको नेपाल साझा महु लामो छ केही हरफहरू मात्रै सुनाए अहिले सन्दर्भ उठ्यो भने फेरि पढौँला धराभित्रको चर्चित पङ्क्तिहरू पद्य अंश चाहिँ यिनै त हुन् नि होइन यिनै हुन् विमोचनको बेलामा पनि यही सुनाउनु भएको थियो यही सुनाएको थियो अनि गद्य पनि सुनाउनु भएको थियो नि गद्य पनि केही सुनाएको थिएँ अहिले मसँग केही छ एउटा सर्ग छ छब्बिस सर्गमध्ये प्रत्येक सर्गमा यसपालि शीर्षक राखेको छु एउटा अन्तर्बोध भन्ने शीर्षक छ त्यसो गद्य कविता अलिकति सुनाउँछु अलि लामो छ म केही अंशहरू सुनाउँछु अलिकति चुडेर खुर्पे जुन ढुङ्गे धाराको पानीसँग पिउने मन छ कोदाको रोटी मोहीसँग खाए जस्तो वा मुलाको सागसँग भुटेको मकै चपाए जस्तो तर रित्तो गोठ बाँच्ने खर्क र भन्ज्याङका निर्दोष अनुहारहरूलाई लाग्दो हो म खुसी कसरी बटुनु कसलाई सोधौँ र कहाँ जाउँ चार गाँसको भागदौड बाहेक कसलाई फुर्सद छ जीवन पढ्न जीवनकै आयतनमा जीवन खोज्न जीवनकै गुफाहरूमा र देशकै परिस्थिति र पहिचान खोज्न देशकै आँखामा आधार के हो देशको प्राग ऐतिहासिकताको प्राग वैदिक कालको ज्ञानधारामा त्यतिखेरैको नेपाल कहाँ छ कहाँनिर छ वर्तमान र समयको सुकुमार यात्रामा किन पछि हटे जस्तो छ देश र किन हल्लिएको छ मुटु र धर्म धर्मर्थ सम्वेदना धरा धाँझा फाटला कतै बहुला समय रोक्न कहाँबाट सुरु गरौँ सार्थक यात्रा देशको र उत्तर खोजौँ प्रश्नहरूसँगै हरेक प्रश्नहरूको कुन हो ऋग्वेद लेखेको भूमि र यसको अर्थ के छ कसरी हिँडेको छ समय र कति नजिक छ जीवन र चिन्तनको साइनो मान्छेको सम्वेदना र सहिष्णुताको सीमा कति छ कस्तो छ अस्तित्वको प्रयोग र प्रयोगसँग देखिने प्राचीनता वर्तमानसँग जोडेर कसरी गाउँछ समय जीवनका रिचा रिचा र कण्डिकाहरू मेरो पुर्खाको लोकगीत थियो वेद उदात्त अनुदात्त स्वरित सार स्वर र विसर्ग गायन गुनगुन र गति आराधना र साधना थियो त्यो प्रकृति ईश्वर थियो र पूजा साधना कुन ज्ञानको स्पर्शमा हामी विमुख थियौँ र सत्य हो थिएनौ तर आज तर आज कहाँ छन् सप्त सिन्धुका छालहरू र नेपालसँग सिन्धुको के सम्बन्ध छ र किन छ कुन हो सीमारेखा टर्की मध्य एसिया र मान सरोवरको कति हो हिउँवत खण्ड के हो वेदको करस्कर के हो समयक्रमको ककेसास र ककस यिनै हुन् वा को हुन् खस र कति हो खसान को अगाडि हुन् किराँत र खस कौरवको पक्षमा महाभारत लड्न यी साँच्चै गएका हुन् त कुरुक्षेत्र के भन्छन् बाबुराम र बालचन्द्रहरू के भन्छन् सत्यमोहन र योगी नरहरीनाथहरू कहाँ छन् धनवज्र र डोरबहादुरहरू भेट्यौं भेटेनौं बालकृष्ण र राजारामहरू दुल्लो र सिम्जामा बाँकी छ छैन सुभाष खस साम्राज्यको र तिनका इतिहास कसरी पढिन्छन् अचेल जुम्लाका गाउँतिर यी सबका सब खण्डित इतिहास पुर्खा अध्ययनको भन्दा कति नजिक छ समय र कति पर छ समय कि हामी फुत्त खसेका हौँ र एकैपटक कि हामी फुत्त खसेका हौँ र एकैपटक होइन काव्यिक संवेदनाका सुकुमार प्रश्नहरूसँग जिजी विसाकेको अन्जुली पानी पिउने मन छ चरक्क च्यातेर एक टुक्रा आकाश छातीमा टाँस्ने मन छ आमाले चौबन्दी तुनाले आफ्नै छाती कसे जस्तो आफ्नै जीवन आफैलाई असरल कुनै वृद्धको तुना छिनेको दौरा जस्तो र म त्यही जीवन बाँध्न चाहन्छु काप्राको पाठले दाम्लोबाट चाहिँ मलाई थाहा छैन मलाई र मेरा काव्य र कवितालाई अब म कसरी हिँडाउँछु मेरै समयका गिर्खाहरूमा तर म बेच्न बेचिन चाहन्न मेरा सबै अतीत र अस्तित्वहरू वर्तमान राम्रो बनाउन खोज्नु हिजोलाई गाली गर्नु हो र आदि आदि पद्य कविता पनि सुनाउनु भयो गद्य कविता पनि सुनाउनु भयो बग्न मजा चाहिँ केमा लाग्छ बराबरी जस्तो छ कहिले कहिलेकाहीँ छन्दले हिर्काउँछ लय गुनगुनाउँदै गएको हुन्छु र नेपालबाट निस्किँदा म मोटरसाइकलमा जब म घर जाँदै गर्छु ट्राफिक जाममा रोकिरहेको बेलामा छन्दको लयहरू मेरो दिमागमा खेलिराख्छ त्यो शिखरिणी होला शार्दुल विकृत होला उपजाति होला वा मन्दाक्रान्ता होला वा सकधरा होला अनि कहिलेकाहीँ त्यो लयमा भिज्दै भिज्दै घर पुग्छु र मोटरसाइकलको हेलमेट राख्ने बित्तिकै म लेख्न थाल्छु अनि कहिलेकाहीँ यस्ता सघन विषयहरू मनमा उचार चढाव भएर आउँछ भर्खर पढे गद्य कवितामा जस्तो हामी फुत्त खसेका होइनौँ हाम्रो इतिहासको लामो विरासत छ पृथ्वीनारायण शाह हिजोको हो नेपाल नाम रहेको नि हिजोको हो आहिर वंश गोपाल वंश वा मल्ल वा शाहहरू किराँतहरू राजा पनि भए प्रजा पनि भए प्रजा पनि भए राजा पनि भएर आज हामी गणतन्त्रमा छौँ यो अखण्ड निरन्तर श्रृङ्खलाको कडीमा आज देश छ अनि जब यो सघन भावले हिर्काउँछ म गद्यमा बग्छु कहिलेकाहीँ सुललित लयले मलाई प्रेमिकाले गुलाबको फुलले हिर्काए जस्तो लयका भावले मलाई टक्क हिर्काउँछन् अनि म फेरि लयमा बग्छु कहिलेकाहीँ गीतका लयहरूमा पनि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 सुनाउ सुनाउ जस्तै हामी कहाँ एक सय पच्चिस जात र एक सय तेइस भाषा भन्छौँ हामी ती जात जाति प्रत्येक आफ्नो संस्कृति छन् पिठोबाट बनेको हामीसँग छ प्रकारको खाद्य पदार्थ छन् तपाईँ राजवंशीमा जानुभयो भने तपाईँ भक्का खान पाउनुहुन्छ पिठोबाट बन्छ तराई झर्नुभयो भने तपाईँ ठेगुवा खान पाउनुहुन्छ पिठोबाट बन्छ थारू बस्तीमा जानुभयो भने तपाईँ ढिग्री खान पाउनुहुन्छ बाहुन छेत्री घरमा जानुभयो भने कसार खान पाउनुहुन्छ काठमाडौँमा न्यारहरू कहाँ आउनु भने यमोरी खान पाउनुहुन्छ र तिब्बती कल्चर नेपालमा छिरेको हेर्नुभयो भने मोमो खान पाउनुहुन्छ कसैले त्यसभित्र मासु हाले होलान् र कसैले कसारमा बनाउँदा सखर र खुदोहरू हाले होलान् तर सबै पिठोबाट बनेको हो पिठोको पाउरोटी टोकेर बाँच्ने पश्चिमाहरूको अगाडि यो सानो देशमा पिठोबाटै बनेका छ प्रकारका छ प्रकारका प्रकार पिठोबाटै बनेको हामी खुवाउनु पाउँछौँ त्यो पिठो र खानेकुरा र पेट भर्ने कुरासँग सम्बन्धित छैन त्यो प्रत्येक कुरासँग संस्कृति गाँसिएको छ राजवंशीहरूले पकाउने भक्का पकाउँदाको संस्कृति थारूहरूको ढिग्री पकाउँदाको संस्कृति वा नेवारहरूको यमोरीको संस्कृति त्यो संस्कृतिहरूसँग बाँचेको छ र भित्र म खेलिरहेको छु सुनौ र ती जातहरूलाई मैले सम्झन्छु आफै राम बराम वर्ण नमहु राम एउटा थर हो बराम एउटा थर हो आफै राम बराम वर्ण नमहु आफै म थामी महु आफै हुँ म जिरे लहु नद नदी माझी मुगाली महु बेग्लै जीवन राउटे पनि महु राजी कुसुण्डा महु जो भिन्नै थर गोत्रको प्रवरको नेपाल साझा महु बाक्लो बागमती विचार विविधा बान्की बुझेका जन नेवारी बहुजात अन्य ठकुरी तामाङ वा ब्राह्मण जम्मै संस्कृति जात पात मिसिने यो काठमाडौँ भरि मेरै साथ दगुर नित्य दुनिया, खेपेर सत्ता झरी बग्दो गण्डक गण्डकी अझौबो सरलक्क धौलागिरी पाखा पर्वत पर्वतीय सुखमा झरना झरी निर्झरी भाका भाव हजार सुन्छु सुनिलो यहाँनिर माया महु मेरो शिल्पमा भित्र लोक दुनिया, सम्पूर्ण छाया महु नाच्ने नाच नचाउने मन सुखी पुर्खे उलियो गति रानी मुनि मादला मुर्चुङ्गा र मुरली ख्याली तथा सोरठी नाच्दै गाउँछु चन्द्रमा चहकमा रोधी र रम्घा महु चुटका घाटु र झ्याउरे भजनको मेला र जात्रा महु सारङ्गी जब बच्छ चल्दछ गझो गन्धर्व आफै महु कर्खाका करुणा कथा र उपमा सन्दर्भ आफै महु मेरा गौतम बुद्ध शान्ति बहने खोला महु लुम्बिनी ज्ञानी ज्ञान बटुल्न उद्धत सधैँ मानेर गुम्बा मुनि देख्दा लाग्छ अचम्म दिव्य रूप यो जो चेतनाको दियो कसको काख थियो थियो कुन कला कसको नयाँ शिल्प यो धरती चुम्दछ चुम्छ सिर्जन कला सत्ता पराधीन छ मान्छे थ्याक्दछ हातले समयले बुद्धत्व यहीँ रङ्गिन छ सुर्खेती रस छ प्रेम रसिलो बाला बनेली मऊ सिङ्गारूसँग प्रेम खुल्छ सखिया राप्ती र भेरी महु रोल्पा बाङ थवाङ बारु कुमका रूपा रूपौला महु हाम्रा शाश्वत शिल्प सृष्टि सुकिला नौला सुनौला महु धराभित्रकै कविता हरफहरू हामीले सुनिराखेका छौँ पद्यमा लेख्दाखेरिको बिम्ब विधान आफ्नै खालको हुन्छ है अनि गद्यमा फरक हुन्छ पद्यसँग एउटा समस्या के हुन्छ भने त्यो छन्द मिलाउनलाई ती शब्दहरू त्यहाँ अट्छन् कि अट्दैनन् भन्ने लाग्छ तौली तौली लेख्नुपर्छ अब मैले यी जात जाति अब मैले अहिले केही पङ्क्ति यहाँले पद्य पनि सुनाउनु भयो गद्य पनि सुनाउनु भयो आफ्नै कवितामाथि बिम्ब प्रतीकको बिम्ब विधानका बारेमा केही भन्नुहुन्छ जस्तो तपाईँले साह्रै महत्त्वपूर्ण कुरा गर्नुभयो यसमा मेरो मैले अहिले सुरुमा भने अलिकति संस्कृति अलिकति भूगोल र अलिकति जाति जनजाति हाम्रो इतिहासको कुरालाई लेखिरहँदाखेरि जात जातिका कुराहरू चाहिँ त्यो छन्दमा ठ्याक्क दीर्घसहित मिलाउन त्यो शब्द छन्दमा छिर्न निकै गाह्रो हुन्छ मैले अहिले सुनाएका पङ्क्तिहरू मैले सुरुमा यो एकै देश अनेक जात थरमा राई र लिम्बू महु मैले यो लेख्न सुरु गर्दाको मेरो पहिलो हरफ यही थियो तर यसलाई मैले पुस्तक उत्तरार्धमा लगेर राखेँ सुरुमा मैले अर्कै पङ्क्तिहरूबाट सुरु गरेँ जस्तै धोएर खा नरुने मदेऊ रोएर छाती नरुने मदेऊ छुनेहरूले नछुने म देव म भित्र मेरै महुने हुने म देव यो पङ्क्तिमा म भित्र मेरै महुने हुने म देव यो चारवटा म प्रयोग गर्दाखेरिको चारवटै महको फरक फरक अर्थ यसरी छन्दमा खेल्न पाइन्छ तर गद्यमा लेखेर यसरी चारवटा म प्रयोग गरेको भए प्रयोग त हुन्थ्यो तर मजा हुँदैन थियो छन्दले सुललित भावमा अर्कै कुरा खोज्छ गद्य संस्कृतमा भन्छन् गद्यम कवि नाम निकसम वदन्ती भन्छन् मान्छे धेरैलाई छन्दमा कविता लेख्न गाह्रो हुन्छ भन्छन् तर होइन गद्य लेख लेख्न गाह्रो छ साँच्चै कविहरूलाई गद्यम कवि नाम निकसम वदन्ती भनेर चाहिँ गद्य चाहिँ कविहरूको लागि साह्रै क्लिष्ट कुरा हो भन्छन् गद्यमा अझ अझ गाह्रो हुन्छ कविताकै कुरा गरिराखेका छौँ अहिले गद्यमा लेख्ने अहिले नयाँ पुस्ता जसरी आइराखेको छ नि आक्रमक तरिकाले आइराखेको छ नि अहिले उनीहरूको बिम्ब प्रतीकहरू बढी कृत्रिम हो कि भन्ने पनि लाग्छ कविताहरू पढ्दै जाँदा तपाईँ आफै राम्रो कवि तपाईँ नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्ठाउन्न सालमा प्रथम हुनुभएको कवि म उन्साठी सालमा प्रथम भएको थियौँ दुवै वर्ष हामी रेडियोकै मान्छे प्रथम हुँदा दुवैले साझा खुसी बाँडेका थियौँ मलाई सम्झना छ तर अहिलेभरि त्यसो भनिरहँदा मेरा श्रोताहरूले नवराज लम्सालमा अहङ्कार जागेछ घमण्ड बढेछ नभनिदिनु होला आज हामीले लेखिरहेको कविता चाहिँ ज्यादा जसो नारा र ज्यादा जसो आक्रोश विरक्ति र समसामयिकताको पनि ज्यादा समाचार शैलीको समसामयिकतामा ज्यादा छ र बिम्ब र प्रतीकहरूमा कुरा गर्दाखेरि पनि कुनै अमूर्त बिम्ब राख्न पर्यो भने अङ्ग्रेजी शब्द राख्छन् नि अझ यो पनि ख्याल गर्नु यो पनि एउटा समस्या छ र एउटा समस्या के हो भने संसारमा दुईवटा दर्शन छन् एउटा पूर्वीय दर्शन छ र एउटा पश्चिमी दर्शन छ पूर्वीय दर्शनसँग वेद पुराण उपनिषद गीता लगायतका हाम्रो पुराना ग्रन्थहरू हुन् त्यसलाई पछिल्लो नेपालले के भन्यो भने चाहिँ वेद पढ्नु उपनिषद पढ्नु पुराण पढ्नु गीता पढ्नु भने त्यो बाहुनका किताबहरू हुन् यो बाहुनका हुन् पढ्नु हुन्न भने मनोविज्ञान बढ्यो कालिदासले लेखेका महाकाव्यहरू भाष अश्वघोषले घोषले लेखेका कृतिहरू त्यति बेला संस्कृत साहित्यको त्यो विराट संस्कृतको ज्ञानधारा त्यहाँ महाकविहरूले प्रयोग गरेको कविताको बिम्ब अनि पूर्वीय दर्शनको सारा चिज आजको पुस्ताले पढ्नै पाएन अनि पश्चिमको पनि हाम्रो शिक्षाले के गर्यो भने पश्चिमको पनि अनुवाद मात्रै पढ्यो मूलमा पढेन ग्रिक मिथकहरू के हुन् देवकोटा महान हुनु र देवकोटा हुनुमा देवकोटाले ग्रिक मिथकलाई प्रयोग गरेर प्रमिथस लेख्नुभयो पूर्वीय मिथकलाई प्रयोग गरेर शाकुन्तल लेख्नुभयो नेपाली समाजलाई प्रयोग गरेर उहाँले सुलोचना लेख्नुभयो देवकोटासँग त्यो पूर्वीय ज्ञान पनि थियो पश्चिमी ज्ञान थियो र उहाँको मिथकमा अटाएको थियो महाराणा प्रताप लेख्दाखेरि दक्षिण एसियामा ब्रिटिस साम्राज्य चलेको बेला थियो तर अहिले हामीले न ब्रिटिस साम्राज्य वा कुनै साम्राज्यका विरुद्धको हाम्रो चेतना छ न पश्चिमी दर्शनको पुरै ज्ञान हामीसँग छ न पूर्वीय दर्शनको ज्ञान छ हामीले हामीले आज बाँचेको असनमा एक मुठा सागलाई पच्चिस रुपियाँ परेको कालीमाटीमा एक किलो स्याउलाई दुई सय पचास रुपियाँ परेको कुराभन्दा बाहेक हामीले दर्शनै पढेन देवकोटा त अघिल्लो पुस्ताको पर्नुभयो पछिल्लो पछिल्लो पङ्क्तिमा ईश्वर बल्लभले पनि त बिम्ब र प्रतीकहरू मिथकहरू प्रयोग गर्नुभएको छ नि गद्य कविता गोपाल प्रसाद रिमाल भूपी शेरचनहरूले लेखे गद्य कविता तुलसी दिवसहरूले लेखे गद्य कविता त्योभन्दा पछिल्लो पहिला अरू कविहरूले लेखेका गद्य कवितामा जुन दम छ चिन्तन छ एउटा त्यो चिज चाहिँ अहिले त्यसो मैले अघि नै भने एउटा शब्द दोहोऱ्याउँछु नवरालम सालमा अहङ्कार बढेछ नभन्ने हो भने आजका कवि जो सेलिब्रेटी हुनुहुन्छ मैले एउटा अङ्ग्रेजी चलन चल्ती शब्द प्रयोग गरेँ जो आजको सेलिब्रेटी राइटर छन् सेलिब्रेटी लेखक छन् तिनलाई प्रश्न गर्नुहोस् मेरो देशको इतिहास के हो ल भन् भन्नुहोस् खेलमा तिनले इतिहासमाथि टेकेर दस मिनट बोल्दैनन् बोल्दैनन् जस्तो लाग्छ बोल्छन् होला ज्ञान छ होला मैले सुनेको छैन मैले देवकोटाको सय वर्ष भनेर बाहुन्न श्रृङ्खला रेडियोमा कार्यक्रम चलाउँदाखेरि तन्नेरी कविहरूसँग देवकोटालाई कसरी चिन्छौँ भन्दाखेरि देवकोटाले को बारेमा देवकोटाको प्रकृति चित्रण कस्तो छ देवकोटाको इतिहास मुह कस्तो छ देवकोटाको पदलालित्य कस्तो छ देवकोटाको इतिहास मुह कस्तो छ देवकोटाको विद्रोह चेतना कस्तो छ भन्दाखेरि अहिलेको मान्छेले देवकोटालाई त विश्लेषण गरेन आजका कविहरूले लेख्ने कविता चाहिँ खालि वर्णन र विवरण दुईवटा शब्द फेरि दोहोऱ्याउँछ कि वर्णन गर्छन् कवितामा कि विवरणको भारी राखिदिन्छन् चिन्तन कम छ कविता चाहिँ संसारको सबभन्दा मिठो भाषा हो र कविता भनेको चाहिँ चिन्तनबाट आउने हो भाषा र बिम्बहरू चिन्तनलाई पुष्टि गर्नलाई बिम्बहरू प्रयोग गरिनुपर्ने अहिले बिम्बहरूको थुप्रो बनाएर एउटा वर्णन र विवरण छ र पछिल्ला कविताहरूले मान्छेको हृदय नभत्काउनु र कविताहरू लोकप्रिय नहुनु पछाडि कारण त्यो हो कविताको मिठो बहस हुँदा एक समय सकिन लाग्यो अन्त्यमा यहाँले नै लेख्नुभएको एउटा धुन त छोड्नु छँदैछ घर देश परदेश जतासुकै आज चर्चित कवि रेडियो नेपालका पनि यहाँका थुप्रो शुभेच्छुकहरू हुनुहुन्छ उहाँहरूको माझमा आज नवराज लम्सालको आवाज उद्गार मार्फत प्रसार भइराखेको छ यो मेरो लागि खुसीको कुरा हो र मेरो छैठौँ पुस्तक र दोस्रो महाकाव्य मेरो जीवनको दस वर्ष खर्चेको छु र मैले अलिकति समय मागेर पछि बज्ने गीत अलिक थोरै बजाएर भनौँ मैले संसारको सबभन्दा स्वर्ग जस्तो ठानिने अमेरिकाको दसवटा स्टेट घुमेँ संसारको सुन्दर मानिने युरोपको सुन्दर सहर पेरिस गएँ नोबेल पुरस्कार बाँड्ने ठाउँ स्विडेनको स्टकहोम पुगेँ दक्षिण एसियाका केही मुलुकहरू भारत चीन लगायत पाकिस्तान लगायत मुलुकहरू घुमेँ र नेपालभित्रको हकमा चाहिँ मनाङ मुस्ताङ र हुम्ला बाहेक म बहत्तरवटा जिल्लामा पुगेको छु त्यहाँको जाति संस्कृति भूगोल मान्छेसँग माइक्रोफोन बोकेर त्यहीँ पुगेको छु तिनीहरूको बस्तीमा त्यहीँ बसेको छु तिनीहरूसँगै रोएको छु हाँसेको छु खाएको छु बसेको छु तिनले लाउने लुगा तिनले लाउने गहना तिनले बोलेको कुरा तिनको जाति संस्कृति पहिचान सबै कुरा सबै कुरा मैले आँखाले देखेको छु र त्यो चिज चाहिँ यहाँभित्र राखेको छु एकपटक धरा पढिदिनुहोस् भन्छु मैले यसमा लेखेको छु के अरे देउ पिताजी नवात्म ऊर्जा उत्साहले फेर्नु छ पाठ पूर्जा मन्त्रेर देउ ऋषि तुल्य मन्त्र आलोचनामा म बनु स्वतन्त्र भनेर लेखेको छु गर गर्जन सन्निवेश आधा उधी जीवन बच्छ शेष गरेर अल्छी अब आङ भाँची थोरै छ खाँटी दिन बाँच्न बाँकी श्रोताहरू आजको उद्गारमा रहनुभयो कवि डाक्टर नवराज लम्साल धराको न्युमा उद्गारको निर्धारित समय सकिसकिसकेको छ अन्त्यमा उहाँले नै लेख्नुभएको मधुर गला राजेश पाइल राईले गाउनु भएको छ यही गला छोड्दै आजको उद्गारबाट आजका अतिथि कवि नवराज लम्सालको सृजनशील यात्रा निरन्तर अगाडि बढोस् र प्राविधिक साथी राधिका ओझालाई धेरै धेरै धन्यवाद दिँदै यो उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार भन्दा झनै पहिले मनमा लाग्छ आगो धनमा भन्दा झनै पहिले मनमा लाग्छ आगो असतोमा सत गमाए असतो अडखस्ने डर हिँड्नु पर्छ लक्ष्य भेट्न मलाई हिँड्न देऊ अध्यारा छन् बाटाहरू आमा ज्योति देऊ भए भन्दा भयङ्कर भए भन्दा भयङ्कर अध्यारोको भए तमसोमा ज्योतिर्गमाए तमसोमा गमाए